आँखाहरू बिसाउँदा नि तिमलाई हेर्दै नि बिउझिएर हेर्दा पनि तिमलाई देख्न पाऊ धड्कन बनाई मुटु भित्र राख्छु देउताले केही माग भने तिम्रै खुसी माग्छु तिमीलाई धड्कन बनाई मुटु भित्र राख्छु देउताले केही माग भने

खुसीको संसार तिमी सृष्टिको सुन्दर उपहार तिमी आँखाहरू बिसाउँदानी तिमीलाई हेर्दै निधेर हेर्दा पनि तिमीलाई देख्न पाऊ मलाडेर पानी माग्दा तिम्रै हात होस् यो देहले अन्तिम सास तिमलाई हेर्दै फेरोस् म भन्दा प्रियारी मेरी प्रिया हरू बिसाउँदा तिमलाई हेर्दै नि